एकानब्बे दशमलव छ आर्समा हरेक आइतबार रातको दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने यो कार्यक्रम मुक्तकमाला मुक्तकमालाको समय आज पनि सुरु भइसकेको छ मदन भण्डारी आज पनि उपस्थित भइसकेको छु प्रविधि संयोजनमा सधैँ चाहिँ कविता श्रेष्ठजी हुनुहुन्छ तपाईँले हामीलाई अहिले एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा सुनिरहनु भएको छ एक नम्बर प्रदेशमा हामीलाई तपाईँले एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा पनि साथ सुन्न सक्नुहुन्छ तपाईँले मोबाइलको प्ले स्टोरमा गएर हाम्रो पात्रो भन्ने एप डाउनलोड गरेर त्यसको रेडियो लिस्टमा गएर रेडियो भिजन त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ दुःख भोगेका आँधी रोकेका मान्छे हुन् ज्येष्ठ नागरिक दुःख भोगेका आँधी रोकेका मान्छे हुन् ज्येष्ठ नागरिक सुख भेट्न जिन्दगी ठोकेका मान्छे हुन् ज्येष्ठ नागरिक समयले केही सिकाएको छ कला गला अझै उस्तै छन् इतिहास र अनुभव बोकेका मान्छे हुन् ज्येष्ठ नागरिक आहा यो मिठो मुक्तक मुक्तकार सिसा चौधरीजीको बिर्तामोड उहाँको घर हो सिसा चौधरीजीको अर्को पनि मुक्तक मसँग छ नेपाल मेरो देश हो नेपाली हुँ म पनि हेर नेपाल मेरो देश हो नेपाली हुँ म पनि हेर मनै दुख्ने गरी किन बोल्छौ ए मान फेपेर जात र भाषा बेग्लै भनी नसोच कहिले निच देशका लागि आफ्नो शिर दिन सक्छु काटेर आज निकै मिठो संयोग जुरेको छ रक्षाबन्धन जनी आजै हो अनि सिसा चौधरीजी उहाँलाई मैले आज कार्यक्रममा पाहुना बनाएर ल्याएको छु उहाँसँगको भलाकुसारी रहनेछ केही समयपछि अहिलेलाई भने उहाँकै अर्को एउटा मुक्तक म राख्छु हाँस्दा ओठले रुँदाई नयनले तिमीलाई सम्झिन्छ हाँस्दा ओठले रुँदाई नयनले तिमीलाई सम्झिन्छ जता जाउँ उतै टिलपिल आँसु याद पनि छल्किन्छ सक्दिन जस्तो लाग्न थाल्यो तिमी बिना बाँच्न अब थाहा छैन कुन दिन तिम्रो यादले मेरो च्यान लिन्छ अहिलेलाई भने कार्यक्रमको सुरुवातमा एउटा गीत गीत पश्चात आउँछु सिसाजीसँग म कुराकानी लिएर आउँछु पहिला यो गीत रेडिभिजनमा कार्यक्रम मुक्तकमाला सुन्दै गर्नुहोस् ल मेरा भित्र तै को माया छ মরি কম குளிரும் आदरणीय श्रोता कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आज विशेष दिन रक्षाबन्धन जनै पूर्णिमा देशभरि हर्षोल्लासको साथ मनाइरहनु भएको छ सबैजनामा धेरै धेरै शुभकामना मेरो तर्फबाट प्रविधि समेसनका मित्र कविताजीको तर्फबाट कार्यक्रम मुक्तक मालाको तर्फबाट रेडियो भिजनको तर्फबाट आजको यो वसाईमा बडो गज्जब भइराखेको छ बडो मजा आइराखेको छ दिदी दिदीभाइको भेट भएको छ रक्षाबन्धनमा मसँग बिर्तामोड नै बस्नुहुने मुक्तकार सिसा चौधरीजी हुनुहुन्छ स्टुडियोमा उहाँसँगको बलाकुसारी आजको कार्यक्रममा रहनेछ मुक्तक मालामा रहनेछ कार्यक्रमको अन्त्यसम्म पक्कै हामीलाई सुनेर तपाईँले साथ दिनुहुन्छ हामी टुक्क छौँ सिसाजी कार्यक्रममा स्वागत छ तपाईँलाई नमस्कार धन्यवाद आज कस्तो मिठो संयोग जुर्यो अब दिदी भाइ अनि रक्षाबन्धन <laughs> मैले त रक्षाबन्धन पनि बाँधी हो दिदीबाट कार्यक्रम सञ्चालन गरिराखेको छु अहिले आदरणीय श्रोता कस्तो रह्यो तपाईँको आजको दिन कस्तो भन्नु मलाई एकदम खुसी लागिरहेछ होइन रमाइलो भइरहेछ अनि अलिकति डर पनि लागिरहेको छ पहिलोपटक हो रेडियोमा यसरी कुराकानी गर्नुभएको हो पहिलोपल्ट नै हो मुक्तकमालामा धेरै मुक्तक मैले सुनाएँ तपाईँको होइन आज अब तपाईँको मुक्तक तपाईँकै आवाजमा सुनौँ भनेर श्रोताहरू समक्ष रक्षाबन्धनको दिन यो पवित्र दिन दिदीभाइको भेटघाट पनि हुने कार्यक्रममा कुराकानी पनि हुने त्यही भएर आज मैले तपाईँलाई पाहुना बनाएर कार्यक्रममा ल्याउन पाउँदा म पनि गदगद भएको छु मुक्तकबाटै सुरुवात गरौँ होला कुराकानीको मुक्तक सुनौँ धन्यवाद होइन म पनि सर्वप्रथम सबैलाई रक्षाबन्धनको शुभकामना दिन चाहन्छु यही रेडियो होइन भिजनको तर्फबाट मुक्तक सुनौ म बाती थिए तिमी तेल भएर सहयोग गरिदेऊ म बाती थिए तिमी तेल भएर सहयोग गरिदेऊ म जल्दै थिए तिमी पनि सँगै जल्न अघि सरिदेऊ नियतिको खेलमा परे म आँसु छल्क्यो नयनभर नियतिको खेलमा परे म आँसु छल्क्यो नयनभर पोखिन दिएनौ भुइँमा थोपा अञ्जुलीमा भरिदेऊ पोखिन दिएन थुपा अञ्जुलीमा भरिदियो अलिक ठुलो बोल्नु ल तपाईँको आवाज अलिक सानो आइरहेको छ प्रविधि संयोजनबाट पनि मलाई प्राविधिक मित्रलाई इसारा हुन्छ तपाईँ अलिकति ठुलो बोलिदिनु होला हामी अर्को मुक्त सुनौँ जिउँदै थिए म फुल श्रद्धाञ्जली सौगात पठायो जिउँदै थिए म फुल श्रद्धाञ्जली सौगात पठायो हुँदा हुँदैको सम्बन्ध तोडेर नमिठो बात पठायो मान्छे हु अन्जानमा धेरै गल्ती मबाट हुन सक्छ मान्छे हु अन्जानमा धेरै गल्ती मबाट हुन सक्छ तिमीले जानी जानी मलाई कफनको खात पठायो निकै मन नि मुक्तक तपाईँको नाम नि बडो गजबको छ क्या सिसा चौधरी यो नाम नै तपाईँको सिसा हो कि तपाईँले साहित्यिक नाम राख्नुभएको मैले केही भन्नै सक्दिनँ यसबारे कस्तो भने अब जस्तै मेरो अर्को पनि नाम छ होइन जस यो चाहिँ मलाई मेरो आमाले दिएको नाम मलाई प्रिय लाग्छ जस्तै तिमी सिसा जस्तै छौ भनिरहनुहुन्थ्यो होइन सिसा सिसा जस्तै छर्लङ्ग हुनुहुन्छ मन त्यति छर्लङ्ग छ उहाँको उहाँको नाम बडो गजब लागेको मलाई सुरुमा सुन्दैखेरि पनि मुक्तक त धेरै लेख्नुभयो होला है मैले धेरै त लेखा छैन होइन छ होला सय पचास जति धेरै त छैन कति भयो लेख्न थाल्नु भएको लेख्न थालेको त दुई वर्ष जति भयो दुई वर्ष भयो दुई वर्ष भयो कसरी मुक्तक लेखनप्रति तपाईँ आकर्षित हुनुभयो कसरी मुक्तक लेख्नतर्फ तपाईँलाई तपाईँको मनलाई केले झकझक्यायो मलाई कस्तो भयो भने एउटा हुन्छ नि आकर्षण भइरहने जस्तो मलाई अरूले आफूलाई त लेख्नभन्दा अरूले वाचन गरेको सुन्न अनि के अरे त्यस्तै होइन वाचन गरेको सुन्नप्रति अति मनपर्ने क्या आफूलाई पनि लेख्न मनपर्ने तर लेख्न चाहिँ आउँदैन थियो अनि रहर लाग्ने पुरा लेख्न भनौँ न अब थोरै थोरै रहर लाग्दै गयो अनि कसले सुरुमा सिकाउनु भयो कि तपाईँले आफै अभ्यास गर्दै गर्दै सिक्नुभयो कि कसरी आयो त अब मुक्तक लेख्न मैले जब भनौँ न मैले लेख्न चाहिँ म यस्तो होइन आफ्नै बारे लेख्न चाहिँ म सानैदेखि लेख्थेँ ए हजुर सानैदेखि अब भने यस्तो मेरो मामा हुनुहुन्थ्यो उहाँ चाहिँ धेरै पढेको हुनुहुन्थ्यो हामी नपढे पनि धेरै पढेको हुनुहुन्थ्यो उहाँको चाहिँ उपन्यासहरू थुप्रै थियो उहाँ कविताहरू गीतहरू लेख्नुहुन्थ्यो अनि उहाँको नाम भनिदिनु न उहाँको नाम चाहिँ कृष्ण बलि ए हजुर हजुर अन्तदेखि उहाँले चाहिँ त्यसो गरेर उहाँले पढाउनु अलिक हुन्थ्यो हामीलाई उहाँ धेरै पढ्नु भएको थियो अन्तदेखि हामी चाहिँ चोरी चोरी भनौँ न म चोरी चोरी कति कुराहरू उहाँको गर्थेँ मलाई चाहिँ जस्तै कविता स्कुलमा कविताहरू त्यो वाचन गर्दा मलाई जबरजस्ती लेखिदिनु कि लेखिदिनु भनेर <laughs> हजुर हजुर म <laughs> जाने जाने भन्थेँ मलाई त्यो मन परेर होला जस्तै एक्लै काम त पनि मन परेर पनि होला त्यो अनि लेखिदिनु भन्थेँ अनि लेखिदिनु तर म वाचन गर्न सक्दिनँ थिएँ नजाने नजानेपछि के वाचन गर्नु <laughs> रहर थियो मलाई पुरा लेखिदिनु हुन्थ्यो अनि जस्तै नेपाली जस्तै नेपालीमा पनि स्कुलमा हुन्छ नेपालीमा चाहिँ रमाइलो लाग्ने अनि सरले मलाई त्यो वाद विवादमा चाहिँ रमाइलो लाग्ने वाद विवादमा चाहिँ गर्थेँ म वाद विवाद प्रतियोगितामा भाग लिने मान्छे त झन् मजाले बोल्नुपर्ने हो नि त्यस्तोमा चाहिँ लेख्थेँ तर बोल्दिनँ थिएँ लेख्न चाहिँ हो बोल्न चाहिँ म सक्दिनँ बोल्न त म कहिले बोल्दै बोलिनँ स्कुलमा पनि बोलिनँ होइन कहीँ साथीहरूसँग पनि बोलिदिन्थेँ अनि मुक्तक चाहिँ कोबाट सिक्नु भयो त ठ्याक्कै अनि कसरी लेख्न थाल्नु भयो त मैले ठ्याक्कै त्यो चाहिँ जान्न खोजिरहेको थिएँ ए मैले मुक्तक मुक्तक भन्दा चाहिँ मैले यस्तो लेख्न लाउँछु म फेसबुक खोलेँ फेसबुक खोलेको दुई वर्ष जति मैले चलाइनँ आइडी होइन त्यतिकै राखिराखेँ यताउति भाइहरूले हेर्थ्यो त्यतिकै अनि त्यहाँदेखि पछिबाट गर्ने त्यो रचनाहरू पोस्ट गरेको देख्दा यस्तो रहर लाग्ने अनि त्यसपछि अब कसलाई सोध्ने कसलाई सोध्ने कसलाई सोध्ने यस्तो भयो अनि एकदिन सन्तोष अधिकारी सर हुनुहुन्छ उहाँलाई सोधेँ मैले यो लेख्न कसरी गर्नुपर्छ कसरी सिक्नुपर्छ यो लेख्नलाई त कि त धोकै खानुपर्छ अरे कि त जान्ने हुनुपर्छ भनेर मैले प्रश्न राखेँ उहाँले चाहिँ मलाई गएर तिमी गएर धोका खाऊ न त भनेर भन्नुभयो <laughs> अब मैले कहाँ गएर अनि अचम्म लाग्यो मलाई अब कहाँ गएर धोका खाने त मैले भनेर भने त्यस्तै त्यहाँदेखि पछिबाट उहाँले नै थोरै यसरी लेख्नुपर्छ भनेर थोरै एउटा गजलको बारेमा उहाँले भन्नुभयो यसरी लेख्नुपर्छ काफियाहरू यस्तो हुन्छ रदीप हुन्छ यसरी लेख्नुपर्छ भनेर भन्नुभयो अन्त त्यसपछि मैले त्यसपछि मैले कोसिस गर्ने कोसिस गरेँ होइन अब लेख्नुपर्छ भन्ने अनि मैले देखाएँ उहाँले हुँदैछ भन्नुभयो त्यसपछि मलाई एकजना दाजुले धेरै सहयोग गर्नुभयो उहाँले मलाई सहयोग गर्नुभयो मैले कस्तो भने लेख्दै गएँ दाजुलाई देखाउँदै गएँ मलाई लेख्न आउँदैन थियो मैले लेख्थेँ नि रदीप कहाँ राख्नुपर्ने काफेका राख्नुपर्ने त्यो हुँदैन थियो के अहिले जस्तै नआउँदाखेरिको अनुभव कस्तो हुन्छ होला उहाँले मलाई धेरै सहयोग गर्नुभयो पछिबाट चाहिँ कस्तो भने मेरो मुक्तकहरू मिलाइदिन थाल्नुभयो पहिले गजल सिक्नु हो अनि त्यसरी गजल सिकेँ अनि त्यहाँपछि मलाई गजल भने म के अरे मुक्तक भन्ने त लेख्नै आउँदैन थियो के हो भन्ने मलाई त्यस्तो लाग्थ्यो अनि त्यसपछि ग्रुपमा जोइन भए होइन एसपी भाइले सहयोग गर्नुभयो मुक्तक यस्तो यस्तो एसपी उहाँले दिदी मुक्तक लेख्नुपर्छ भन्नुभयो अनि मुक्तक नलेखि त हुँदैन भने मैले जोड दिएँ मुक्तकतिरै जोड दिएँ भनौँ न त्यस पछाडि दोहोरी दोहोरीमा गएँ होइन उहाँसँग दोहोरीमै मैले मुक्तक लेख्नुभन्दा पहिले त्यो दोहोरीमा गएँ ए हजुर त्यही हो मेरो पहिले सुरुवाती नै दोहोरीबाट भयो होइन अनि उहाँ उहाँहरूको ग्रुप थियो दोहोरीबाटै सुरुवात भयो त्यहीँबाट मैले सुरुवात गरेँ अनि एसपी असवलजीले पनि निकै ठुलो सहयोग गर्नुभएको रहेछ उहाँले कार्यक्रम मुक्तक मालालाई बरोबर सम्झिरहनुहुन्छ मिठो माया बाँडिरहनु उहाँले एसपी भाइले चाहिँ कस्तो सहयोग गर्नुभयो भने उहाँले चाहिँ त त भनेर बोल्छौँ हामी त्यसपछि यता आएर मलाई सुरेन्द्र साई ए हजुर उहाँले सुरेन्द्र साई भाइले सहयोग गर्नुभयो उहाँले चाहिँ गजलमा धेरै सहयोग गर्नुभएको छ होइन उहाँलाई धेरै मान्छु म त्यसपछि यता आएर अहिले चाहिँ मेरो अब अलिकति चेन्ज हुनुपर्छ भन्ने के मुक्तक अब अलिकति चेन्ज हुनुपर्छ भन्ने मेरो धारणा भएपछि मलाई सुनिल सरले सहायता गर्दै हुनुहुन्छ गर्नुहुन्छ सुनिल अधिकारी सर धेरै उहाँलाई बिर्सिन सक्दिनँ भन्दा हुनुहुन्छ धेरै धेरै उहाँको सहयोग छ अब जस्तै मैले मुक्तक चाहिँ प्रेमिलबाट अन्त मोडौँ न त थोरै होइन भन्दा चाहिँ मैले उहाँलाई सम्झिनुपर्छ मुक्तक सुनौँ अब दिदी हामी त मुक्तकतर्फै जानु हजुर हजुर मुक्तक सुनौ बनेर भिक्षुक माग्दैछु आज समयसँग भिक्षा बनेर भिक्षुक माग्दैछु आज समयसँग भिक्षा दिन सक्दिनँ कि कतै सन्तानलाई राम्रो शिक्षा भयभीत छु बाबु देख्छु यो संसार हथा पापी छ नमिले शिक्षा कसरी गर्लाउ दुनियाँकै समीक्षा निकै राम्रा मुक्तक लेख्नुहुन्छ मुक्तक मेलामा मैले पहिलेबाटै मुक्तक तपाईँको वाचन गर्दै आएको पनि हो पहिलोपटक रेडियोमा कुराकानी गर्दै जाँदा अलिकति गम्भीर हुनुभयो जस्तो पनि देखिरहेको छु म डर लागिरहेको छ सबैभन्दा तपाईँको घर बिर्तामोड कि बसाइ मात्रै हो यहाँ अब जन्मे यहीँ हुर्के यहीँ अब बसाइ पनि अहिले यहीँ छ होइन घर त मेरो उता हो सप्तरी हो सप्तरी हो हजुर यतै बस्नु भएको हो कि सप्तरी पनि केही समय बसेर फेरि यता आउनु सप्तरी सायद बसेको छुइनँ भन्दा हुन्छ एक महिना डेढ महिना यस्तै होइन हप्ता दिन यसरी बस्ने गर्छु म अहिले पनि बेला बेला चाहिँ जाँदै बेला बेला जान्छु म होइन घर त जानैपर्छ हजुर अहिले नगएको पनि थुप्रै भयो एक वर्षै भयो होइन बेला बेला जान्छु बसाइ त यतै छ मेरो यतै बस्नुहुन्छ यतै बस्छु कुराकानी जोड्दै गरौँ मुक्तक सुनौ न मुक्तक सुनौ हुन्छ म मुक्तक नै गर्छु अझै अन्धविश्वास र कुरीति कुरीति छ कतिपय गाउँमा अझै अन्धविश्वास र कुरीति छ कतिपय गाउँमा बोक्सीको आरोपमा अत्याचार छ ठाउँ ठाउँमा आउँदैन नभ बिहानी नहुन्छ युग परिवर्तन नै अन्यायमा सहँदै नारीले ज्यान राख्छन् दाउमा अन्यायमा सहँदै नारीले ज्यान राख्छन् दाउमा अर्को अर्को सुनौ त्यागले मात्र हुँदैन भन्छन् दुष्ट भ्रष्टाचारीले त्यागले मात्रै हुँदैन भन्छन् दुष्ट भ्रष्टाचारीले नारीकै अस्मितामा रमाउँछन् अत्याचारीले कहाँ शान्ति छाउँछ र घरभित्रै त्रासादी छ भने कहाँ शान्ति छाउँछ र घरभित्रै त्रास आदि छ भने यहाँ लुटको खेती गर्छन् सधैँ दुष्ट दुराचारीले तपाईँको यो जुन साहित्यिक रचनाहरू छ नि अब रेडियोमै पहिलोपटक आएर वाचन गर्दै हुनुहुन्छ पत्र पत्रिकाहरूमा दिनुभएको छ प्रकाशित भएका छन् सम्झिनुहुन्छ मलाई थाहा छैन थाहा छैन छैन पत्र पत्रिकामा थाहा छैन होइन ए छ भन्दा नि सुसेलीमा होइन सुसेलीमा थियो मैले जस्तै मेरो मुक्तकहरू चाहिँ मैले आफै दिएको चाहिँ छैन भन्दा सुसेलीमा दिएको अनि पत्र पत्रिका पनि आयो आएन थाहा हुन्न तपाईँ फेरि साहित्यिक कार्यक्रमहरूमा पनि त्यति हिँड्नुहुन्न कमै देख्छु किन यसरी एकदम लुकी लुकी लेखिरहनु भएको छ बाहिर त निकाल्नु पऱ्यो नि लुकेको चाहिँ होइन लुकेको त कसरी भने लेखि लेख्दैछु राम्रो लेख्छु जस्तो लाग्दैन अब देख्नुहुन्छ कार्यक्रममा रेडियो मिडियामा छापाखानामा भन्ने लागिरहेको छ मलाई हामी त ढुक्क छौँ खै त्यो चाहिँ अब पुरा हुन्छ हुँदैन होइन हेरौँ हेरौँ मुक्त सुनौँ यो मेरो समाजमा नचाहिँदो अनेक घृणित कुरा हुन्छ यो मेरो समाजमा नचाहिँदो अनेक घृणित कुरा हुन्छ खै के भनौ साँच्चै मुखमा राम राम बगलीमा छोरा हुन्छ अबला र गरिबको कदर गर्ने खै को छ नैतिकवान अबला र गरिबको कदर गर्ने खै को छ नैतिकवान धनी मै हुँ भन्ने असुरहरूको मात्र यहाँ स्वार्थ पुरा हुन्छ अर्को अर्को मुक्तक अर्को मुक्तक सुनौ आफ्नैले साथ नदिँदा आफ्नैबाट छुट्नु पर्दो रहेछ आफ्नैले साथ नदिँदा आफ्नैबाट छुट्नु पर्दो रहेछ भित्रभित्रै आँसु घुटको पिएर जुट्नु पर्दो रहेछ दुनियाँ पापी हुँदा रगतको नातामा जहर घोलियो दुनियाँ पापी हुँदा रगतको नातामा झर घोलियो दुखाइ मुटु छटपटाई सिसासार फुट्नु पर्दो रहेछ ओहो यो अब अघि गजलको कुरा त अलिअलि आयो तपाईँ साहित्यका अन्य कुन कुन विधामा कलम चलाउनुहुन्छ गजल मुक्त अनि थोरै कविता कविता पनि लेख्नुहुन्छ छन्दमा पनि लेख्नुहुन्छ छन्द सुरु गर्दै तपाईँलाई मैले दमक महोत्सवमा छन्द कविता वाचन तपाईँको नाम पनि देखाएको थिएँ मैले जानु पनि भएको थियो कुनै साहित्यिक कृति त आएका छैनन् है सुसेलीमा चाहिँ आएको भन्नुभएको थियो सुसेलीमा होइन आइरहेको थियो अनि त्यसपछि तपाईँको आफ्नो त निस्किएको छैन आफ्नो आफ्नो छैन मेरो होइन यो समग्रको छ अब त्यो अस्ति एउटा मलाई थाहा चाहिँ छैन एसपी भाइकै माध्यमबाट एउटा उहाँहरूले गर्नुभएको त्यहाँ होला अनि सुनिल सरले लग्नु भएको थियो होइन मुक्तक मागेर लग्नु भएको थियो अरू त मलाई थाहा छैन पक्कै पनि भाषा साहित्य समाज नेपाल बालाजु काठमाडौँ प्रकाशक रहेको सुस्केरा संयुक्त मुक्तक सङ्ग्रहमा एसपी असोबलजी संलग्न हुनुहुन्छ सम्भवतः तपाईँले त्यही मुक्तक सङ्ग्रह भन्नुभएको हुनसक्छ अब आफूले सोच बनाउनु भएको छ सङ्ग्रह निकाल्ने किताब निकाल्ने भन्ने त्यस्तो केही छैन त्यस्तो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 त्यही हो म भन्छु अनि आफूले राम्रो तरिकाले लिँदा धेरै कुरा सिक्न पाइँदो रहेछ धेरैसँग भेट हुन्छ र आफूमा भर पर्ने कुरा धेरैजनाले सामाजिक सञ्जालको चाहिँ गलत प्रयोग गरेर सामाजिक सञ्जालबाट चाहिँ हानि भएको क्षति भएको राम्रो नभएको चर्चा परिचर्चा गरिरहँदा एउटा सफल उदाहरण सिसा चौधरी पनि हो मुक्तक सुनौ मुक्तक मुक्तकतिरै जान्छु होइन फेरिन्छ कि तकतिर भन्दै कति पुग्छन् गङ्गा तिरमा फेरिन्छ कि तकतिर भन्दै कति पुग्छन् गङ्गा तिरमा शिला पुज्छन् आशीर्वाद मिल्छ कि भन्दै शिरमा कठै नभन्नुहोस् है कसैलाई खिल्ली उडाएर ए हजुर कठै नभन्नुहोस् है कसैलाई खिल्ली उडाएर ए हजुर अरे गरिब मात्रै होइन धनाड्य पनि पुग्छन् मन्दिरमा अर्को अर्को सुनौ फुलै फुलको थुङ्गाले सजाएर हृदयको संसार फुलै फुलको थुङ्गाले सजाएर हृदयको संसार आऊ सम्हालिदेऊ मेरो सारा जिन्दगी र घरबार प्रेमको उपमा बनौला हामी दुई मुना र मदन स्वर सिङ्गार दिँदैछु जीवनको अमूल्य उपहार तपाईँ गर्न चाहिँ के गर्नुहुन्छ ठ्याक्कै म केही गर्दिनँ घरमै घरमै हो बालबच्चा होइन छोराछोरी कति भयो विवाह भएको थुप्रो भयो विवाह मेरो केटाकेटी पनि ठुला भइसक्यो ठुला छन् केटाकेटी ठुला छन् के गर्नुहुन्छ तपाईँको श्रीमान हामी साधारण नै हो साधारण नै हो केटाकेटी कत्रा भए कति कतिमा पढ्छन् ठुलै ठुला छन् होइन एउटा आठमा पढ्छ एउटा बाह्रमा पढ्छ छोरी छोरी बाह्रमा पढ्छ तपाईँले तपाईँले लेख्नु भएको नि सुनाउनुहुन्छ होला नि त नानीहरूलाई पनि होइन नानीहरूले मलाई पागल भन्छ <laughs> परिवारले जस्तै मेरो उता सप्तरी घर परिवारले चाहिँ मलाई यो मन राम मन पराउँदैनन् भनौँ न यो लेखाइतिर यो फेसबुकतिर उनीहरू सम्झाल मन पराउँदैनन् म सकतिर भनौँ न अब यो मनपर्छ तपाईँको यो सृजनशील हातहरू सृजनशील मन यसरी नै अगाडि बढिरहोस् खुसी लाग्यो तपाईँले अलिकति थारू भाषामा लेख्नु भएको छ लेखेर छैन मलाई थारू भाषा आउँदैन मेरो मलाई मेरै भाषा पनि मलाई आउँदैन यो भनौँ नेपाली भाषा यो पनि आउँदैन मलाई दुवै भाषा आउँदैन बोलिरहनु भएको छ लेखिरहनु भएको छ लेखिरहेको छु तर मलाई प्रश्न आउँदैन ए हजुर हजुर मेरो भाषा त आउँदै आउँदैन सिक्नु पर्यो नि त थोरै जस्तै घरमा गयो भने सुरुमै तपाईँ यतै बिरदामरतिरै जन्मिनु हुर्किनु भएको हुना फेरि बिर्तामण आउने बोल्नुहुन्छ तपाईँ चाहिँ कसरी भनौँ म जस्तै बाहुन गाउँमा जन्मेँ <laughs> बाहुन गाउँमै हुर्केँ बाहुन नै साथी थियो अनि अलिअलि बोल्न सिकेँ तर थोरै बोल्ने म अहिले सञ्जालको माध्यमबाट साथीभाइको माध्यमबाट अलिक बोल्न थालेको नभए म बोल्दै नबोल्ने मलाई सोधेको प्रश्न मात्रै होइन कसैले सोध्यो भने हुन्छ नाइ यस्तै मात्रै हो र होइन मात्रै जवाफ दिन्थेँ म तपाईँलाई अब त्यतातर्फ पनि सिकौँ अनि आफ्नै भाषामा पनि केही लेखौँ भन्ने चाहिँ छ कि छैन भन्दा मनमा चाहिँ छ हजुर तर म सक्सेस हुन्छु जस्तो लाग्दैन पक्कै हुन्छ प्रयास गर्नुपर्छ होइन मुक्तक सुनौ मुक्तक सुनौ मुक्तक सुनौ त भन्नुभयो मुक्तक नि अझै त यो जस्तै हाम्रो अहिले चाड एउटा आउँदैछ नि तिज हजुर हजुर अँ तिज आउँदैछ तपाईँ त फेरि ब्राह्मण समुदायमा हुर्किनु भएको मान्छे तिज मनाए पनि होइन तपाईँलाई त अब झन् तिज चिज नै भएको होला सुनौ सुनौ तिजको बारेको नि मुक्तक सुनौ एउटा होइन रमाइलो छ होइन मन मेरो खुसी भाच तिजको रङ छाएपछि जानु पर्ला माइतीतिरै भाइ लिन आएपछि साथी सँगै सँगै नाचौ माइत जान्छु रमाउँछु साथीसँग सँगै नाची माइत जान्छु रमाउँछु साह्रै हर्षित छु म सासु आमाको आज्ञा पाएपछि अब तपाईँहरूको समुदायमा त तिज मनाउनुहुन्छ कि मनाउनुहुन्न हाम्रो तिज हुन्छ तर तिज भन्दैन हाम्रोमा जित्या भन्छ ए त्यसमा पनि के दाजुभाइ नै बोलाउन जाने अनि तपाईँहरू आउने त्यस्तै हाम्रो जसरी तिज मनाउनुहुन्छ त्यसरी नै मनाउनुहुन्छ जस्तै समय एउटै हो कि भिन्ना भिन्नै हुन्छ समय भिन्दा भिन्दै हुन्छ जस्तै तिज चाहिँ अब अहिले तत्काल आइहाल्यो होइन यो अब त्यो जित्या भन्ने चाहिँ दस दिन अगाडि दसैँको दस दिन अगाडि आउँछ ए हजुर दस दस दिन अगाडि आउँछ चेली माइतीको यति जत्तिकै हो त्यत्तिकै हो कसरी मनाउनुहुन्छ त्यो चाहिँ त्यो अहिलेसम्म मैले मनाएको छैन थाहा पनि छैन मलाई सुनेको मैले त्यति होइन जानुहुन्छ अलि हाम्रो पनि घरबाट उनीहरू के गर्छ मैले हेरेको पनि छैन त्यो जस्तै अब ती चाहिँ होइन अब आफ्नो पतिदेवको स्वास्थ्य जीवनको दीर्घ जीवनको कामना गरेर पनि मनाइन्छ पानीसम्म नखाइकन नेपाली महिलाहरूले व्रत बस्नुहुन्छ तपाईँहरूकोमा पनि त्यस्तै हो त्यस्तै हो अब मुक्तक सुनौ मुक्तक सुनौ कुराकानी छँदैछ हामी त कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ मुक्तक सुनौ डालीको फुल सँगसँगै जवानीको रङ्ग फेरौँ कि डालीको फुल सँगसँगै जवानीको रङ्ग फेरौँ कि उनकै अङ्ग चुमेर नजरको नसाले हेरौँ कि प्रेम प्यासी भएर जुनेली रातलाई मात दिए प्रेम प्यासी भएर जुनेली रातलाई मात दिए मुटुभित्र एक यस्तो सुनौलो तस्विर घेरौँ कि अर्को अर्को सुनौ तिम्रो हातमा फुलको डाली मेरो हातमा रित्तो डाली भयो तिम्रो हातमा फुलको डाली मेरो हातमा रित्तो डाली भयो के दोष दिउ नियतिलाई भरि सिउँदो मेरो खाली भयो पुरानो सम्बन्धमा फाटो आउँदा रमाउने रहर मर्यो पुरानो सम्बन्धमा फाटो आउँदा रमाउने रहर मर्यो मेरो माया दुनियाँले बजाई हिँड्ने दमहा र झ्याली भयो कार्यक्रम मुक्तक मालाको हामी अब भने अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ रेडियोमा कार्यक्रम मुक्तक माला सुनिरहनुहुन्थ्यो अब आज स्टुडियोमै भएको छ पहिलोपटक रेडियोमा कुराकानी गर्दा थोरै गम्भीर पनि देख्छु म थोरै भावुक पनि देख्छु बेला बेला मुस्किराइरहनु भएको छ श्रोता त्यो मुस्कान पनि म देखिराखेको छु देख्न चाहिँ अब अन्तिम दुई मुक्तक सुनौ न थिएन अरे बाबाको खेतबारी थुप्रै अन्न उब्जाउनलाई थिएन अरे बाबाको खेतबारी थुप्रै अन्न उब्जाउनलाई धोधो पर्थ्यो रे श्रीमती र बच्चाको पेटभरि खुवाउनलाई दिनभरि काम गरेर ल्याएको अन्न सन्तानलाई खुवाएर बाबा पानी पिएर कोसिस गर्नुहुन्थ्यो रे निधाउनलाई एउटा परिवारको पीडा मुक्तकमा कार्यक्रम मुक्तक मालामा तपाईँको आजलाई भने हामी अन्तिम मुक्तक सुन्नेछौँ मुक्तक सुनौ ज्यान दिएरै पनि बदलामा दुधको मूल्य चुकाउन सके ज्यान दिएरै पनि बदलामा दुधको मूल्य चुकाउन सके हे मातृभूमि तिमीलाई शत्रुको नजरबाट बचाउन सके कति भाग्यमानी ठान्थे म जन्मेको सार्थक भयो भनेर कति भाग्यमानी ठान्थे म जन्मेको सार्थक भयो भनेर विश्व सामु फेरि मेरो नेपाल आमालाई हँसाउन सके विश्व सामु फेरि मेरो नेपाल आमालाई हँसाउन सके अन्त्यमा रेडियो भिजन कार्यक्रम मुक्तक माला सुनिरहनुहुने श्रोताहरूलाई के भन्छु भने धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुभयो धन्यवाद भन्न चाहनुहुन्छ सुनेर साथ दिनुभयो होइन धन्यवाद कम्ती बोल्नुहुन्छ अनि वाद विवाद प्रतियोगितामा पनि फेरि उहाँ वाद विवाद प्रतियोगितामा भाग चाहिँ लिने लेख्ने मात्रै फेरि उहाँ प्रस्तुति गर्न पनि नदिने स्कुल लेभलमै आज कार्यक्रम मुक्तक मालामा आएर यतिसम्म भलाकुसारी गर्नुभयो म त सुरुमा बोल्दै बोल्नुहुन्न होला भन्ने डर लागिराखेको थियो सिसाजीको मुक्तकिलो लेखनको धेरै धेरै शुभकामना दिन्छौँ आगामी दिनहरू अझ सुखद बनुन् र चाँडै उहाँले टुङ्गो छैन भन्दा भन्दै पनि मुक्तक सङ्ग्रह हामीले छिट्टै पढ्न पाऊँ मलाई धेरै धेरै शुभकामना कार्यक्रम मुक्तक मालाको तर्फबाट आजलाई भने श्रोता मुक्तक सुन्ने अनि सुनाउने यो सिलसिला यति मात्रै तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्दैछ तपाईँलाई मुक्तक पठाउन मन छ प्रतिक्रिया बाँड्न मन छ भने Muktak Mala at the rate gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ एमयुकेटिएके मुक्तक एमएलए Mala Muktak Mala at the rate gmail dot